यो सुरको हिरो छ डाँडाभरि वरिपरि चिसो चिसो बतासम्म उडिदिन्छ मन मेरो सिमलको भुवासरी जाडो जाडो मौसम यो सुरको हिरो छ डाँडाभरि वरिपरि चिसो चिसो बतासम्म उडिदिन्छ मन मेरो सिमलको भुवासरी खुसियाली छाएको छ रमाइलो यो दिनमा यो मनले तिमीलाई चाहेको छ आँखाले खोजेको छ खुसी र मङ्गले आज यो रमाइलो मौसममा डाँडामाथि देउरालीमा सँगै बसी गीत गाउँ आज यो मनले तिमीलाई चाहेको छ आँखाले खोजेको छ खुसी र मङ्गले आज यो रमाइलो मौसममा डाँडामाथि देउरालीमा सँगै बसी गीत गाउँ आज यो मौसममा 要冇心啊！Neno neno angalo mabadi dina timila hiyo zaruko na manadar Mito mito batta masang sandira maunde yote nero mankura har Neno neno angalo mabadi dina timila hiyo zaruko मानडर मिठो मिठो बातमा सँगै रमाउने एउटै मेरो मनको रहर बन पाखा गाउँदैछ बोलाउँदैछ हामीलाई यो भन्ने तिमीलाई चाहेको छ आँखाले खोजेको छ खुसी र उमङ्गले आज यो रमाइलो मौसममा डाँडामा तिमीलाई चाहेको छ आँखाले खोजेको छ खुसी र उमङ्गले आज यो रमाइलो मौसममा डाँडामाथि देउरालीमा सँगै बसी गीत गाउँ आज यो मौसममा बादल जे केसको छहारीमा भुल्न देऊ यो संसारलाई बिताउन देऊ यो जिन्दगी यो मनले तिमीलाई चाहेको छ आँखाले खोजेको छ खुसी र उमङ्गले आज यो रमाइलो मौसममा ढाँडामाथि देउरालीमा सँगै बसी गीत गाउँ आज मौसममा डाँडामाथि देउरालीमा सँगै बसी गीत गाउँ आज मनले तिमीलाई चाहेको छ आँखाले खोजेको छ खुसी र उमङ्गले आज यो रमाइलो मौसममा डाँडामाथि देउरालीमा सँगै बसी गीत गाउँ आज